छिराएकी थिएँ म साथ रुबिनाले प्रश्न गरे दादा कहाँ भएको थियो म पसलभित्र छिरेर रुबिनाको नजिक पुगेँ अनि उसकै कानमा फुसफुसाउँदै भने कुबाको माल ठोक्न गएको थिएँ या जे पाए त्यही नभन्नु न दादा बरु खाजा खानुहोस् मैले ल्याइदिएको छु अनि खाजा खाँदै रुबिनालाई हेर्दै थिएँ रुबिना आज सर्ट र स्कर्ट लाएर आएकी थिए उसले उसको पहेँलो सर्ट लुज अनि निकै पारदर्शी थियो भने रातो स्कर्ट भने निकै टाइट थियो मैले एउटा हातले उसको सर्ट माथिको बटम खोल्दै भने अलि हट भएर बस न मेरो अगाडि त र त्यो सर्ट माथिको तिनवटा बटम खोलिदिए अब भने साइडबाट उसको सहित पुरा देखिन थाल्यो मैले पसलको बाहिर हेरेँ र कोही पनि नदेखेपछि रुबिनाको सर्टभित्र हात सिराएर बुप्स खेलाउँदै भने बुबाको माल त कहाँ रहेछ हाइट उसले त ताकमै दुई सय सेलरोटी चिकिदिए जान्थीलाई भोलि घरमै चिक्ने प्लान छ तैँले पनि हेर्लिस् नि त खाजा खाइसकेर भाडा एक छेउमा राख्दै म रुबिनासँग टाँसिन पुगेँ अनि रुबिना खुलाई समाएर मसल्न थाले रुबिनाले रुबिनालाई मैले कानमा भने ओइ सेक्सी बहिनी स्कर्ट माथि सार्दै सार्दैन त रुबिना उठी अनि स्कर्ट पुरै माथि सारेर कम्मरमा ल्याउँदै भने अहिले कोही आइहाल्यो भने मैले उसको नाङ्गो चार पुठ्याउँदै समाउँदै हल्लाउँदै खेलाउँदै भने जोसुकै आओस् मलाई मेरो माल म यत्तिकै दिन्छु र छ्या दादा माल नभन्नु न मलाई अनि रुबिनाले भाडा उठाइ उठाएर स्कर्ट तल सार्दै म लगि उसले भने छिटो आउनुहोस् न है त मैले मन मनै भने जातिलाई चिकाउन आत्तुरी भएको जतिसुकै दुखाओस् आज त यसको चाकले चाकको सिल पनि तोडिदिनुपर्छ साँझ सात बजेतिर मैले पसल बन्द गरेँ अनि ढोका माथि चढेँ रुबिना किचनमा खाना बनाउँदै मैले पछाडिबाट उसलाई अँगालोमा लिएर गर्दनमा किस गर्दै भने के छ हौ मेरो चिकौरी बहिनी खुब चिलाउँछ तेरो कुती छि दादा बल्ल त हो मलाई तपाईँले चिकेको कति नै मलाई पेसेबार बेच्छ जस्तो गर्नुहुन्छ उसले अहिलेसम्म सर्टका माथिको बटम लगाइरहेछ मैले बाँकी बटम खोलिदिएँ अनि दुवै बुक्सलाई समाएर खेल्न थालेँ तेरो बुक्स अलि ठुलो भएको कति मजा हुन्थ्यो बिस्तारै ठुलो भइहाल्छ नि तपाईँले यसरी माडेको माडे गर्नुहुन्छ मैले रुबिनाको बुथलाई निकै बेरसम्म माडिरहेँ रुबिनाले धेरै सनमा आइसकेकी थिए र टाउको पछाडि फर्काएर मसँग टङ्किज गर्न चाहन्थे उसको निकै बेरको प्रयासपछि मैले उसको इच्छा पुरा गरिदिएँ सबै रुबिनाले हात पछाडि ल्याएर मेरो लाड पनि खेलाइरहेकी थिए मैले रुबिनालाई आफूतिर फर्काएर जोडदार टङ्किस गर्न सुरु गरेँ रुबिनाको जिब्रो आफ्नो मुखमा ल्याएर चुस्दै जम्मा भएको थुप फेरि रुबिनाकै मुखमै साल्दै मैले रुबिनाको पुठामाथि मसार्न थालेँ पुठा मसार्दै जब मेरो एउटा हात रुबिनाले तेल दलेर चिल्लो बनाएकी रहेछ त्यति थाहा साथ मैले रुबिनाको मुखबाट मुख छुट्याएर रुबिनाको पोकालाई च्याप हत्केलामा लिएर भने केटी आज सागमा चिकाउन जो कि र बसेकी छेस होइन त हजुरले बिहानै मलाई चाकमा तेल तलेर रेडी भएर बस भन्नुभएको होइन त अब म तपाईँकै हो म तपाईँकै त भने जे भन्नुहुन्छ त्यही मानिहाल्छु रुबिना रुबिनाको त्यो उत्तरपछि मलाई निकै माया जागेर आयो मैले रुबिनालाई अङ्गालोमा हालेँ उसको चाक गर्दै बैठकको कोठाको सोफा पुर्याएर बसाएँ अनि रुबिनाले सोधेँ तँसँग ओलिभ फाइल छ कि छैन रुबिनाले मुन्टो हल्लाउँदै भने मैले त कोकोनट आइल दलिदिएँ दादा मैले फेरि सोधेँ कहाँ छ त मेरो ड्रेसिङ टेबुलमा छ दादा उठेर रुबिनाको ठाउँमा छिरेँ जब रुबिना ड्रेसिङ टेबुलमा रहेको प्यारासुटको कोकोनट तेलको भाँडो हातमा हल्लाउँदै रुबिनालाई बोलाएँ रुबिना हजुर भेटाउनु भएन मैले भेटाइसकेँ कि यता आइजन त भनेर भनेर के रुबिना हतारिँदै मेरो अगाडि आइपुग्यो उसको हुलिया त्यतिखेर पनि स्कर्ट कम्मरमै सोरिएको र बटम नलगाएको सर्ट जसबाट उसको छाती खुल्ला देखिन्थ्यो मैले बेडमा भएको म्याङ्गा सेट द दबाएर रुबिनालाई देखाउँदै भने आज यहीँ छिक्छु तँलाई सागको पाल उनले गरी घोप्टिएर बस्छ मैले रुबिनाको रुबिनाले मैले भने जस्तो गरी बेडमा दुवै खुट्टा भुइँतिर छिराएर घोप्टे परेर सुत्दै दुवै हातले खुट्टा समाएर फटाइदिएँ मैले उसको चाकको पालमा कोकोनट तेल घसाएँ र चाकको पाललाई निकै बेर आरामले खेलाउन थालेँ खेलाउँदै जाँदा दुवै बुढी औलालाई उसको चाकमा बिस्तारै छिराइदिएँ अनि तेल पनि खिलाउन थाले औँलालाई भित्रसम्म छिराउँदै बाहिर निकाल्ने गरेँ जब मेरो बुढी औँला सजिलैसँग चाकमा छिर्ने भयो अनि मैले एकपटक चाकमा छिराउने प्रयत्न गरेँ तिन चार मिनट जति मेरो चोर र माझी औँला रुबिनाको चाकको पालमा एकैपटक दोहोर गर्न सक्यो भए सक्ने भयो त्यसपछि मैले रुबिनाको चिल्लो चाकमा मुख जोडेर चाक्न थालेँ र उसको कुटी चाड्दै उसको चाकको पालमा जिब्रो खेलाउन थालेँ पठाएर उसको ओठमा लाडोको टुप्पो छिराउँदै भने चुस्न एकछिन रुबिनाले मेरो लाडो मिलाइ मिलाइ खान चुस्न थाली सबै यस्तो लाग्थ्यो कि रुबिनाले वर्षौँदेखि लाडो चुस्दै आएकी छ रुबिनाले निकै बेर लाडो चुसाएपछि मैले फेरि उसको बेडमा घोप्रो पारेर सुताएँ अनि रुबिनाको दुवै पुट्ठा पट्टाएँ लगाएँ रुबिनाले दुवै हात दुवै हातले पुट्ठा सुमसुमाएर चाकको पाल र मैले मैले एकैपटक फेरि रुबिनाको रुबिनाको चाकमा तेल खसाएँ अनि हातभरि तेल लिएर रुबिनाको थुप्रे लतपतिएको लाडोमा दलेँ अनि रुबिनाको चाकको पालमा टुप्पो छुवाउँदै भने केटी नुहात्तिकन चाकलाई अलिक खुलो गर त है अब म बिस्तारै चाक छिक्छु अनि रुबिनाले समर्थन जनाउँदै चाक पट्टाइदिए मेरो लाडो रुबिनाको चाकमा फाटा छिर्यो अनि मैले लाडोलाई भित्र बाहिर गर्न थालेँ प्रशस्त तेलको दलेको दलेकाले मेरो होला रुबिनाको चाकमा मलाई त्यति साह्रो भएन लाडो छिराउनको लागि मैले लाडोको गति बढाउँदै गएर बिचमा रुबिनालाई भने केति गाह्रो भयो भने भनै रुबिनाले हातमा फुटो समाउँदै समाउन छाडेर बेड अर्कोपट्टि समाएर मलाई सहयोग गरिरहेको थिएँ निकै बेर चाक चिन्दाखेरि तेल सुकेर अलिक टाइट भयो जस्तो भए तर पनि मैले सिकाइमा निरन्तरता दिइरहेँ मैले लाडोलाई पुरै रुबिनाको चाकमा ठेलेँ अनि रुबिनाले छातीमा हात लगाएर समाउँदै भने चाक अलिक खट्ट पारेर बस पछाडि उठाइदिए त उसले त्यसै गरेर मैले त्यसरी नै उसको छिक्दै डेन्सिङ टेबल पुऱ्याएँ अनि ऐना रुबिनालाई देखाउँदै भने मेरी सेक्सी बहिनी आफ्नै दाइले लाडुमा हरेक पालमा चिकाउँदैछ म भाग्यमानी म सबैजनाको बहिनी कहाँ यस्ता हुन्छन् र मैले मेरो लाडोलाई पनि हल्का पीडा हुन थालेकाले धेरै बेर चुबिनाको चाकमा लाडो निकालेर भने आज तँलाई आज तेरो चाकको खुट्टा सकियो अब कुटी थाहा रुबिनाले तत्काल आफूमा मतिर फर्के अनि आफ्नो खुट्टा डान्सिङ टेबलमा चढाउँदै पुती पट्याउन अनि चिक्नुहोस् लौ चिक्नुहोस् तपाईँको बहिनीलाई धित मारेर चिक्नुहोस् मैले पनि त्यही पोजिसनमा रुबिनाको कुती लाँडोमा कुतीमा लाँडो छिराएर छिक्न सुरु गरेँ मेरो झन् झर्ने बेला हुन लागिसकेको थियो आज आजको दिनमा मात्र यो चौतो छिकाइ थियो मैले रुबिनालाई भुइँमा बसाएर उसको निधारमा पर्ने गरी खुसी छाडेँ यसो गर्दा निकै गर्दा केही खुसी उचितेर रुबिनाको डेन्सिङ टेबलको एनामा समेत पुगेको थियो रुबिनाको निधार पुरै खुसीले सेते भएको थियो मैले लाडोलाई फेरि रुबिनाको मुखमा छिराएर रहरले पहरले खुसी सहित लाडोलाई सफा गरे हुनुहुन्जेल रुबिनालाई चिसाइदिए दादा पुग्यो आज तपाईँले अब खाना खान जाउँ रुबिनालाई उठायो अनि हामी त्यही किचनमा लाग्यौँ र खाना खाएर सँगै बसेर सुत्यौँ धन्यवाद अरू थप यौन कथाका लागि सब्सक्राइब गर्नुहोला हस्त नमस्ते